साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्राली रत्नगर दुई मेन रोड चाँडी चोक चितवन अहिले मध्यान्नको बाह्र बज्यो अहिले मध्यान्नको बाह्र बज्यो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 मन्त्री परिषदको बैठकमा निजामती सेवाका सहसचिवहरूको आन्दोलन र मन्त्रालयगत एजेन्डाका विषयमा छलफल जारी सहसचिवहरूसँग सरकारले आज वार्ता गर्ने एकीकृत माओवादी अध्यक्ष प्रचण्ड भारत परस्त भएको नेकपा माओवादीका अध्यक्ष वैद्यको आरोप मधेसी जनअधिकार फोरमलाई पनि चुनावमा ल्याउने सरकारको प्रयास जारी आपूर्ति सहज नभएसम्मका लागि भन्दै चितवनका सुनचाँदी व्यवसायीहरूद्वारा कारोबार बन्द नवलपरासीको नरम गाविस दुई थरमा आग लागि हुँदा सात घर जलेर नष्ट चौध जनाको ज्यान जाने गरी भएको बम आक्रमणमा पाकिस्तानी अदालतले दोषी ठहर्याएका भारतीय नागरिक सर्वजितको मृत्यु अमेरिकाको बोस्टन आक्रमणका थप तीन आरोपी पक्राउ र आइसिसी डिभिजन थ्रीमा नेपालको पहिलो जित नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्ने आइपिएल क्रिकेटमा चेन्नई र पञ्जाब तथा पुणे र बेङ्गलोर भिड्ने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 सम्पर्क वीरेन्द्रनगर तिन खुरखुरे बजार प्रोपाइटर निलकुमार छाने शोभा छाने फोन शून्य छपन्न पाँच तिरासी दुई सय नब्बे मोबाइल अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिस साथै हामी कहाँ पर्व अनुसार जालामा विशेष छुट गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा खबर अब विस्तारमा सरकारका नियमित एजेन्डा र पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा छलफल गर्न बसेको मन्त्री परिषदको बैठक अहिले पनि जारी छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा संविधान सभाको चुनावी वातावरण बनाउने विषयमा वार्ता टोलीले अहिलेसम्म गरेको कामको समीक्षा सहित विभिन्न एजेण्डाहरूमा छलफल हुने मन्त्री परिषद अध्यक्षका सहयोगी आरपी पाण्डेले जानकारी दिनुभयो आजको बैठकले आगामी बजेटको तयारी निर्वाचनको मिति तोक्ने विषय र केही सरकारी नीति नियमहरू परिवर्तनका विषयमा छलफल गर्नेछ त्यसै गरी सर्वोच्च अदालतको फैसलापछि निजामती सेवाका सहसचिवहरूले शुरू गरेको आन्दोलनका विषयमा पनि मन्त्री परिषदमा छलफल हुने बताइएको छ आन्दोलनरत सहसचिवहरूसँग सरकारले आज वार्ता गर्ने भएको छ न्याय सेवाका सहसचिवहरूलाई पनि निजामती सेवाको सचिवमा बढुवा गर्न सक्ने सर्वोच्च अदालतको फैसलापछि आन्दोलित बनेका सहसचिवहरूसँग सरकारले वार्ता गर्न लागेको हो दिउँसो तीन बजेपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आन्दोलनरत पक्षलाई वार्ताका लागि बोलाइएको मन्त्री परिषदको कार्यालयले जनाएको छ आजको वार्ता मुख्य सचिव लीलामणि पौडेलको नेतृत्वमा हुने बताइएको छ आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भन्दै उनीहरूले यस दिनअघि सामान्य प्रशासन मन्त्री माधव पौडेल समक्ष ज्ञापन पत्र बुझाएका थिए सहसचिवहरूले निजामती सेवा ऐन संशोधन गरी निजामती सेवामा अन्य सेवाबाट सरुवा बढुवा हुन नपाउने व्यवस्था गर्न माग गर्दै आएका छन् सर्वोच्चको फैसलाले न्याय सेवाका कर्मचारीलाई अतिरिक्त सुविधा दिएर निजामती सेवाका कर्मचारीको वृत्ति विकासमा अवरोध खडा गरेको आन्दोलनरत सहसचिवहरूको दावी छ यसअघि न्याय समूहका लागि छ र अन्य समूहमा कार्यरत सहसचिवका लागि चालिस सचिव पदको व्यवस्था थियो उनीहरूले लगातार आन्दोलन गर्ने जनाएपछि सरकारी पक्षले उनीहरूका मागका सम्बन्धमा छलफल गर्न वार्ता सुरु गर्न लागेको बताइएको छ चुनावको विरोध गर्दै आएका सरकार विरुद्ध आन्दोलनमा रहेका दलहरूलाई सहमतिमा ल्याउन सरकारले वार्ता प्रक्रिया जारी राखेको छ यसअघि पनि एक पटक वार्ता गरिसकेको फोरम नेपालसँग सरकारले आज पनि वार्ता गर्ने भएको छ बबरमहलमा रहेको शान्ति कोषमा दिउँसो तीन बजेपछि सरकारको वार्ता टोली र फोरम नेपालका बीच वार्ता हुन लागेको सरकारी वार्ता टोलीका एक सदस्यले बताएका छन् सरकारले उपेन्द्र यादव नेतृत्वको फोरम नेपालसँग वार्ता प्रक्रिया अगाडि बढाए पनि नेकपा माओवादीसँग कुराकानी समेत गर्न सकेको छैन वैद्य नेतृत्वको माओवादीले सरकारसँग वार्तामा नै नबस्ने घोषणा गरिसकेको छ चुनाव विरोधी दलहरूको सरकार विरूद्धको आन्दोलनका कारण सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पनि बाबुराम जस्तै भारत परस्त भएको आरोप लगाउनु भएको छ उहाँले एकीकृत माओवादीका नेताहरू नेपाली जनतालाई खुसी पार्न भन्दा भारतलाई खुसी पार्न तल्लीन भएको भन्दै त्यसको नेतृत्व प्रचण्डले गरेको आरोप लगाउनुभयो नेपालवाणी नेटवर्कसँग कुराकानी गर्दै अध्यक्ष वैद्यले जनयुद्ध शुरू गर्ने बेलामा उठाइएका कुनै पनि मुद्दामा प्रचण्डले अब भारतसँग कुरा गर्न नसक्ने भन्दै जनयुद्ध र जनतालाई धोका दिएको वैद्यले आरोप लगाउनुभयो भयो निर्वाचन आयोगले आगामी संविधान सभाको चुनावलाई लक्षित गरी दल दर्ता गर्न आह्वान गरेपछि आज पनि दलहरू आयोग जाने भएका छन् शीर्ष तीन दलसहित एघार दलले दर्ता गरिसके पनि अन्य दलहरू आज आयोग जाने तयारी गरेका हुन् संविधान सभामा पहिला रहेका दलहरूलाई दस हजार मतदाताको हस्ताक्षर प्रमाणित गर्नुपर्ने भएकाले केही दलहरूलाई भने अझै समय लाग्नेछ यसअघि निर्वाचन आयोगमा दर्ता नहुने बताएका अन्य दलहरू पनि आज भने दर्ताको तयारीमा रहेको आयोगले जनाएको छ नेपाल प्रेस युनियनले लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेपछि पनि सञ्चारकर्मीहरूमाथि हुने हत्या अपहरण र धम्की जस्ता क्रियाकलाप नरोकिएको भन्दै सरकारको ध्यानकर्षण गराएको छ आज बिहान राजधानीका एक कार्यक्रम राजधानीमा एक कार्यक्रम गरी युनियनले सरकार सञ्चार क्षेत्रमा काम गर्ने संचारकर्मीहरूको पेसा र सुरक्षाप्रति गम्भीर नभएको भन्दै सरकारको ध्यानकर्षण गराएको हो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले अहिलेको कठिन परिस्थितिमा पनि सञ्चारकर्मीहरूले सूचना संकलन र प्रसारणका क्षेत्रमा सम्मानजनक कार्य गर्न सफल भएको भन्दै उनीहरूको पेसाको सम्मान र सुरक्षाको ग्यारेन्टी जुनसुकै दल सरकारमा पुगे पनि गर्नुपर्ने बताउनुभयो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा वरिष्ठ पत्रकार युवराज घिमिरे र प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले पत्रकारको सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने दावी गर्नुभयो चौथो राष्ट्रिय सूचना तथा प्रविधि दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ कम्प्युटर एसोसिएसन अफ नेपाल र सूचना प्रविधिको क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्था सहभागितामा राजधानीमा प्रभात फेरि गरिएको छ चार वर्षदेखि क्यानको अग्रसार्तामा हरेक वर्ष मे दुई तारीकमा यो दिवस मनाउने गरिन्छ क्यानले यो वर्ष सूचना प्रविधि र शिक्षामा केन्द्रित भएर यो दिवस मनाउन लागेको हो दिवसको अवसरमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले शुभकामना दिँदै सूचना तथा संचार प्रविधि रणनीतिको विकास र प्रबन्धनमा दिवसले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ थाइल्याण्डको समिति भेज अस्पतालबाट सुधार केन्द्रमा सारिनुभएका पारस शाह स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि ब्याङ्कक फर्किनु भएको छ उहाँलाई च्यानचार सुधार केन्द्रमा राखिएको थियो पारसलाई अहिले समितिबेज अस्पताल नजिकैको अपार्टमेन्टमा राखिएको र डाक्टरको नियमित परीक्षण भइरहेको बताइएको छ गत फागुन आठ गते हृदयघात भएपछि उहाँलाई समितिबेज अस्पतालमा भर्ना गरिएको थियो पारस केही समयपछि नेपाल आउने कार्यक्रम रहेको बताइएको छ चितवनका सुनचाँदी व्यवसायीले आजबाट सुनचाँदीको कारोबार बन्द गरेका छन् व्यवसायीहरूले माग अनुसारको सुनको आपूर्ति गर्न नसकेपछि आजदेखि चितवन लगायत अन्य तेत्तीस जिल्लाका सुनचाँदी पसलहरूमा पूर्ण रूपमा कारोबार रोकेका हुन् आपूर्ति सहज नभएसम्मका लागि भन्दै उनीहरूले कारोबार बन्द गराएको जनाएका छन् सरकारबाट प्राप्त हुने सुनको कोटा कम हुनु सुनको मूल्यमा भारी गिरावट आउनु र माग परिमाणको वृद्धि भएका कारण बजारमा सुनको अभाव देखिएको हो तेत्तीस जिल्लाका सुनचाँदी व्यवसायीको हिजो नारायणगढमा बसेको बैठकले सरकारले सुनको आपूर्ति सहज नबनाउँदासम्म कारोबार बन्द गर्ने निर्णय गरेको हाम्रा सहकर्मी ध्रुवराज खनाले जनाएका छन् सुनसरीको धरानमा आज राति दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् को बाह्र प एकहत्तर शून्य एक नम्बरको र को चारप त्रिपन्न चौबिस नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा तेइस वर्षीय उमेश मगरको मृत्यु भएको हो गम्भीर घाइते भएका मगरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ पूर्वेली स्वतन्त्र यातायात मजदुर संघले बन्द गराएपछि मेची राजमार्ग आज पनि बिहानैबाट सुनसान बनेको छ संघले माग पूरा नभएको भन्दै हिजोदेखि बन्द गराएको हो बसमा एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चालक विरूद्ध मुद्दा चलाएपछि यातायात मजदुरहरू राजमार्ग बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् बन्दका कारण इलाम पाँच थर ताप्लेजुङको जनजीवन प्रभावित भएका छन् यस्तै सवारी दुर्घटनामा मजदुरको ज्यान गएको भन्दै कैलालीको अतरिया बजारमा रहेको सम्पूर्ण अटो मेकानिकल सम्बन्धी काम गर्ने अटो पार्ट्सका पसलहरू बन्द गरिएको छ भारतको लखिमपुर घर भई अतरियाको शिवशक्ति वर्कसपमा काम गर्दै आएका बडे भैयाका नामले चिनिने बत्तीस वर्षीय समुरुद्दिनको साइकलमा सवार रहेका बेला मोटरसाइकलको ठक्करबाट ज्यान गएको थियो नवलपरासीको नरम गाविस दुई कोठथरमा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् आगलागीबाट खाद्यान्न लत्ता कपड़ा लगायत सबै सामग्री जलेर नष्ट भएको जनाइएको छ आगलागीबाट मानवीय क्षति नभए पनि घरपालुवा जनावरहरू मरेका छन् अधिकांश दलित बस्ती रहेको त्यस क्षेत्रमा बालबालिकाले खाजा बनाउने क्रममा आगलागी शुरू भएको जनाइएको छ राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छ नेपाल नेटवर्क सुन्दै गर्नुहोला सूचना रत्नगर नगरपालिकाको आर्थिक सहयोग र चितवन नेत्रहीन सङ्घ इकाइ समिति रत्नगरको संयुक्त आयोजनामा रत्नगर नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण अपाङ्गहरूको गणना हुने कार्यक्रम यही मिति दुई हजार सत्तरी वैशाख दसबाट सुरु भई वैशाख मसान्तमा सक्नुपर्ने हुँदा तपाईँहरूको घर घरमा आउने गणकहरूलाई यथार्थ विवरण दिई अपाङ्ग गणना कार्यक्रमलाई सफल पारिदिनुहुन सम्पूर्ण नगरवासी दाजुभाइ दिदी बहिनीहरूलाई हार्दिक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 यसपालि संविधान त अवश्य लेखिन्छ क्यामरेड संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् पुनश सौभाग्य वस्त्रालयको सोरुम सोही बिल्डिङको अन्डरग्राउन्डमा पनि शीघ्र खुल्दैछ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए सरबजीत सिंहलाई सन् उन्नाइस सय नब्बेमा पाकिस्तानमा भएको बम आक्रमणमा सहभागी भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो उक्त बम आक्रमणमा चौध जनाको मृत्यु भएको थियो तर सर्वजितका परिवारले उनको बम आक्रमणमा संलग्न नभएको दावी गर्दै आएका थिए अमेरिकाको बोस्टन म्याराथुन आक्रमणमा संलग्न अरू तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ पन्ध्र अप्रेलमा भएको बम आक्रमणमा तीनजनाको मृत्यु भएको थियो भने दुई सय जना भन्दा बढी घाइते भएका थिए घटनाको छानबिन गरिरहेको अमेरिकी प्रहरीले उन्नाइस वर्षीय विद्यार्थी विद्यार्थी जोखर सार सारनाइब छब्बिस वर्षका बाई तम तैमर लेनलाई सार्वजनिक गरे पनि अर्का एकजनाको बारेमा केही पनि खुलाएको छैन बीबीसीका अनुसार पक्राउ पर्ने तिनैजना म्यासाचुसेट्स डर्थ माउथ युनिभर्सिटीका विद्यार्थीहरू हुन् अब खेल खबर आइसिसी डिभिजन थ्रीमा नेपालले पहिलो जित आत्मसात गरेको छ गैराती भएको खेलमा घरेलु टोली बर्मुडालाई आठ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो गैरातीको जितसँगै नेपाल डिभिजन थ्रीमा अडिने सम्भावना पनि बढ़ेको छ बर्मुडाले दिएको एक सय सात रनको लक्ष्य नेपालले एघार दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो नेपालको जितमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले आउट नभई छयालिस र चौन रन जोडेका थिए अनिल मण्डलले सोह्र सोह्र रन जोड्दा सुभाष खकुरेले छ रन बनाएका थिए घरेलु टोली बर्मुडालाई एक सय छ रनमा रोक्न कप्तान पारस खड्काले नै चार विकेट लिएका थिए इन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नई सुपर किङ्स र किङ्स इलेभेन पन्जाब भिड्ने भएका छन् नेपाली समयअनुसार बेलुका सभा चार बजेपछि हुने खेलमा शीर्ष स्थानको चेन्नई र पाँचौं स्थानको पन्जाब भिड्न लागेका हुन् आजको खेलमा चेन्नई विजयी भए शीर्ष स्थानमा छ अङ्कको दूरी बढाउनेछ भने पन्जाब विजयी भए पाँचौं स्थानमा यथावत रहनेछ आजै राति सभा आठ बजे हुने खेलमा पुणे वारियर्स र रोयल च्यालेन्जर्स बेङ्गलोर पनि आम्ने सामने हुनेछन् दशौं चरणको खेल जारी रहँदा पुणे तालिकाको पुछारमा छ भने बेङ्गलोर दोस्रो स्थानमा छ आजको खेलको नतिजा नतिजाले तालिकामा कुनै पनि परिवर्तन हुने छैन यसैबीच गैराती भएका खेलमा दिल्ली डेयर डेभिल्स र सनराइजर्स हैदराबाद विजयी भएका छन् दिल्लीले कोलकाता नाइट राइडर्सलाई सात विकेटले पराजित गर्दै आठौं स्थानमा यथावत रहेको थियो मुम्बईलाई सात विकेटले पराजित गरेको सनराइजर्स पाँचौं स्थानमा यथावत रहेको छ पराजित भएको मुम्बई पनि चौथो स्थानमा यथावत छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक मन्त्री परिषदको बैठकमा निजामती सेवाका सहसचिवहरूको आन्दोलन र मन्त्रालयगत एजेन्डाका विषयमा छलफल जारी सहसचिवहरूसँग सरकारले आज वार्ता गर्ने एकीकृत माओवादी अध्यक्ष प्रचण्ड भारत परस्त भएको नेकपा माओवादीका अध्यक्ष वैद्यको आरोप मधेसी जनअधिकार फोरमलाई पनि चुनावमा ल्याउने सरकारको प्रयास जारी आपूर्ति सहज नभएसम्मका लागि भन्दै चितवनका सुनचाँदी व्यवसायद्वारा कारोबार बन्द नवलपरासीको नरम गाविस दुई कोठर कोठरमा आग लागि हुँदा सात घर नष्ट चौध जनाको ज्यान जाने गरी भएको बम आक्रमणमा पाकिस्तानी अदालतले दोषी ठहरएका भारतीय नागरिक सरबजितको मृत्यु अमेरिकाको बोस्टन आक्रमणका थप तीन आरोपी पक्राउ र आइसिसी डिभिजन थ्रीमा नेपालको पहिलो जित नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्ने आइपिएल क्रिकेटमा चेन्नई र पन्जाब तथा पुणे र बेङ्गलोर भिड्ने हवस् त मध्याह बाह्र बजेको राष्ट्रिय खबर सकियो प्राविधिक नन्दु गेलाङलाई धन्यवाद दिँदै सुरुचि र सुमन विदा भयो नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल ओहो खाना पकाउने